तीस वर्षदेखि बेपत्ता रहेका बैतडीको हटेर आजका चन्द सामाजिक सञ्जाल मार्फत सम्पर्कमा पाकिस्तानमा अलपत्र सन्दको नेपाल फर्किने चाहना डडेलधुराको भित्री मधेस क्षेत्रको परशुराम तार उतार घाट सञ्चालन हुन सकेन डुङ्गा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको देहरादूनमा व्यापार मेलाको आयोजना गर्ने बैतडीमा स्थानीय तह पुनर्संरचनाको विरोध गर्दै सङ्घर्ष समिति गठन र गन्धर्व समुदायको लोप हुँदै पेसा जोगाउन गन्धर्वहरू देशभर प्रचार प्रसार अभियानको क्रममा कैलालीमा पुगे प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीन दिन नेपाल भ्रमणका लागि आज आउँदैछन् भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झण्डा तथा तुलहरू चोकचोकमा राखिएको छ उनको सवारी पर्ने सड़कमा स्वागतार्थ द्वारहरू बनाइएका छन् राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ राष्ट्रिय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ भारतको राष्ट्रपतिले बिहिबार पशुपतिनाथको पूजा अर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ उनले नेपाल भ्रमण नेपाल भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनैतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँ स्थित जानकी मन्दिरमा पूजा अर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम रहेको छ भारतका राष्ट्र अध्यक्षको भ्रमणमा सरकारले आज सार्वजनिक विधा समेत दिएको छ तर यसको चौतर्फी विरोध भएको छ अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो यसअघि भारतीय राष्ट्रपति केआर नारायणले विक्रमसम्म दुई हजार पचपन्न साल जेठ चौध गते यहाँको भ्रमण गरेका थिए सानै उमेरमा कामको खोजीमा भारत गएका बैतरेको हटेराज दुई गुर्केलीका नरेन्द्र बहादुर चन्द तीस वर्षपछि सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आएका छन् उहाँलाई सम्पर्कमा ल्याउन सहयोग गर्ने प्रकाश कलौनी राजेन्द्र विष्ट ईश्वर अवस्थी राजेन्द्र फुलाराको अथक प्रयासबाट यो कुरा घरसम्म पुगेको थियो पन्ध्र वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक पाकिस्तानीले दुबईमा जागिर लगाइदिन्छु भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए भारतको मुम्बईबाट बेपत्ता चन्द तीस वर्षपछि सम्पर्कमा आएका हुन् पाकिस्तानको कोइटा शहरको बलुन मेडिकल कलेजमा अध्ययनरत डोटिका राजेन्द्र प्रसाद फुलाराबाट सम्पर्कमा आएका उनी नेपाल फर्कन चाहने बता चाहेको बताएका छन् तीस वर्षदेखि घर परिवारको सम्पर्कमा नआएर बेपत्ता भएका उनी सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आएका हुन् पाकिस्तानको चमन शहरमा बस्दै आएका चन्द सामाजिक सञ्जालबाट सम्पर्कमा आएपछि उनका भतिज ललित चन्द र शंकर बहादुर चन्दसँग फोन सम्पर्क समेत भएको छ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो घर परिवार गाउँको ठेगाना लेखेर तीस वर्षदेखि पाकिस्तानमा रहेको र नेपाल फर्कन चाहेको बताएपछि उनी सम्पर्कमा आएका हुन् उनले घर छोड्ने बेला नेपाली सेनाका जागिरे दाई रणबहादुर र जङ्गबहादुर हाल रिटायर्ड रहेका छन् हराएको लामो समयपछि सम्पर्कमा आउँदा घर परिवारमा खुसी छाएको छ महेन्द्रनगरमा अध्ययनरत उनका भतिजा ललितले फोन सम्पर्क समेत गरेको बताएका छन् फोनमा नेपाल फर्कन चाहेको गाउँघर र देशकोमा लागेको उनले बताएको बैतरिका प्रकाश कलौनीले बताएका छन् डडेलधुराको परशुराम तार उतार घाट लामो समयदेखि सञ्चालन हुन सकेको छैन तार उतार घाट बन्द भएपछि जिल्लाको परशुराम नगरपालिका अन्तर्गत रहेको परशुराम धामबाट महाकाली नदीमा डुङ्गा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् हरेक वर्ष वर्षयाम सके लगतै सञ्चालन हुने परशुराम तार उतार घाट यस वर्ष भनी तिहार सकिने लाग्दा समेत सञ्चालन हुन सकिरहेको छैन परशुराम घाटमा रहेको डुङ्गा बिग्रिएको र मर्मतका लागि परशुराम नगरपालिकाले चासो नदेखाएपछि तार उतार घाट सञ्चालनमा आउन नसकेको हो यस घाटबाट दैनिक रूपमा दुई सयदेखि पाँच सय जनासम्म ओहोर दोहोर गर्ने गर्दछन् विशेष गरी जिल्लाको भित्री मधेस क्षेत्रबाट दैनिक उपभोग्य वस्तु खरिद तथा तराईका जिल्लामा जाने यात्रुहरू उक्त बाटो भारत भएर दैनिक रूपमा जाने गर्दछन् घराइसी सामान ल्याउने तथा चाडपर्वका बेला आफन्तहरू भेट्न जाने स्थानीय बासिन्दा अहिले जोखिम मोलेर ट्युबको यात्रा गरिरहेका स्थानीय बासिन्दा बताउने गरेका छन् हरेक वर्ष दशैं भन्दा अगावै परशुराम घाट सञ्चालनमा आउने गर्दथ्यो यस वर्ष अहिलेसम्म पनि सञ्चालन हुन सकेन स्थानीय धरमबहादुर सुन्दरले भनी भारतका विभिन्न शहरमा काम गरी घर फर्केका स्थानीयहरू ट्युबको जोखिममा पूर्ण यात्रा गरिरहेका छन् तिहारका लागि घर फर्किएकाहरू अहिले महाकाली नदीमा ट्युबको जोखिमपूर्ण यात्रा गर्दै वारपार गरिरहेको उनले बताएका छन् घरधन्दाका लागि आवश्यक पर्ने सामान समेत भारतीय बजारबाट ल्याउनु पर्ने र त्यसैमा तार उतार घाट सञ्चालन नहुँदा ट्युबमा महँगो शुल्क तिर्न बाध्य रहेको समेत उनले बताएका छन् तत्कालीन शीर्ष गाविसले ठेक्का मार्फत सञ्चालन अतिक्रमण गरेको तार उतार घाट परशुराम नगरपालिका घोषणा पश्चात नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् तारुतार घाटमा सञ्चालन हुने काठको ढुङ्गा तत्कालीन अवस्थामा गाविसले निर्माण गरेर ठेक्का मार्फत काम लगाउने भए पनि परशुराम नगरपालिकाले गत वर्ष ढुङ्गा मर्मत नै नगरी ठेक्का दिएको र यस वर्ष ढुङ्गा मर्मत नभएकाले ठेक्का समेत नभएको जनाएको छ सोही नगरपालिका अन्तर्गत वडा नम्बर छको सिमलजाला घाट भन्ने भने ठेक्का मार्फत सञ्चालनमा आइसकेको छ अहिले उक्त घाटबाट दैनिक चार सय भन्दा बढीको आवतजावत हुने गरेको सीमा प्रहरी चौकी तातापानीले जनाएको छ परशुराम तार उतार घाट सञ्चालनका लागि परशुराम नगरपालिकाले ठेक्का मार्फत सञ्चालन गरी राजस्व समेत संकलन हुने भए पनि नगरपालिकाको चरम लापरवाहीका कारण तार उतार घाट सञ्चालन हुन नसकेको स्थानीय पत्रकार हर्कबहादुर चन्दले जानकारी दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ पर्या पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादूनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ यहाँका कला संस्कृति पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले पहिलो पटक संघले अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न लागेको हो भारतीय पर्यटक र बाह्य क्षेत्रका पर्यटकलाई नेपाल भित्र आउन मेलाले सघाउ पुर्याउने विश्वास लिइएको छ आउँदो डिसेम्बर दोस्रो सातादेखि पाँच दिनसम्म देहरादूनमा आयोजना हुने मेलामा हस्तकलाका सामग्री जटीबुटी तयारी पोसाक पस्मिना पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन चालिस भन्दा बढी कक्ष राखिने संघका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिनुभएको छ time स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले बनाएको खाकाको विरोध गर्दै संघर्ष समिति गठन गरिएको छ बैतरीको देहमाण्डोमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका नेता गोपाल चन्द चन्दनको संयोजकत्वमा तेह्र सदस्यीय संघर्ष समिति गठन गरेको हो इलाका नम्बर दसको गिरिगडादेखि गुरुखोलासम्मको भूभागलाई टुक्राएको भन्दै संघर्ष समिति गठन गरिएको हो केही नेताहरूलाई फाइदा पुग्ने हिसाबले जनताको भावना विपरीत बनाइएको पुनर्संरचनामा असहमति गर्दै संघर्ष समितिले विरोधका कार्यक्रम गर्ने संयोजक चन्दले बताउनु भएको छ यसअघि चक्र प्रसाद शर्माको संयोजकतामा गठित संघर्ष समितिलाई विघटित गरेर चन्दको संयोजकतामा नयाँ संघर्ष समिति गठन गरिएको हो संघर्ष समितिले स्थानीय तह पूर्ण संरचना प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी खेमराज विष्टसँग कार्तिक अठार गते देमाण्डो बोलाएर छलफल गर्ने जनाएको छ संघर्ष समितिले उठाएको माग सम्बोधन नभएमा उन्नाइस गतेदेखि दशरथ चन्द्र मार्ग सतबाज सदरमुकाम खण्ड अनिश्चितकालको लागि चक्काजाम गर्ने जिल्ला विकास समिति लगायत अन्य सरकारी कार्यालय घेराउ गर्ने धरना लगायतका सङ्घर्षका कार्यक्रम गर्ने संयोजक चन्दले जानकारी दिएका छन् कुनै बेला गाउँ गाउँमा सूचना र मनोरञ्जनको माध्यम बनेका गन्धर्व समुदायको पेसा अहिले लोप हुँदै गएको छ समयक्रमसँगै लोप हुँदै गइरहेका परम्परागत बाजाहरूलाई संरक्षणको लागि केही गन्धर्वले भने पेसा र संस्कृति बचाउनको लागि अभियान नै सुरु गरेका छन् अभियानकै क्रममा बढिदिएका गन्धर्वहरू कैलाली पुगेका छन् सारङ्गीको झगेर्नका लागि भन्दै प्रचार प्रसारका लागि रहेका उनीहरूले अहिलेसम्म देशका बयालिसवटा जिल्ला घुमिसकेका छन् सुदूर र मध्यपश्चिमका लगभग सबै जिल्ला घुमिसकेको र अब पूर्वतिरका बाँकी जिल्लाहरू घुम्ने योजना रहेको अभियान अध्ययनकर्ता दलबहादुर गन्धर्वले बताएका छन् पश्चिमा संस्कृतिले नेपालीका परम्परागत बाजाहरू लोप हुँदै लोप हुने खतरा भएपछि बाजा संरक्षणको अभियानमा लागेको उहाँको भनाइ छ सारङ्गी बजाउँदै र बाजाको बारेमा जानकारी दिँदै जाने क्रममा कतिपय ठाउँका बासिन्दाले सारङ्गी नदेखेको समेत पाइएको अभियानमा संलग्न बिरजित गन्धर्वले बताउनुभयो गीतमा सारङ्गीको धुन मिसाउँदै विभिन्न ठाउँमा गाउँदै हिँडिरहेका गन्धर्वहरूले सारङ्गीप्रति मानिसको आकर्षण बढेको पाइए पनि प्रयोगमा आउन नसकेको बुझाइरहेको छ बैतडीको महारुद्र गाविसमा रहेको जगदम्बा माविका शिक्षक विद्यार्थी अभिभावकहरूले देउसी भैलो खेली एक लाख एघार हजार बासठी रुपियाँ सङ्कलन गरेका छन् कागतिहारको दिनदेखि सुरु गरिएको देउसी भैलोमा उक्त रकम सङ्कलन गरिएको हो महारुद्र गाविस सातमा रहेको उक्त विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरूले देउसी भैलो खेल्नबाट खेलेर सङ्कलन गरेको रकम निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गर्ने बताएका छन् एक सयजना भन्दा बढीको उपस्थितिमा देउसी भैलो खेलिएको शिक्षक वीरेन्द्र भट्टले बताउनु भएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना तथा एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो साढे बाह्र बजेतिर कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् भने एकजना सामान्य घाइते भएका छन् टिकापुर नगरपालिका एक इन्द्राया चोक नजिकै टिकापुर खक्रौला सडक खण्डमा सत्तीबाट टिकापुरतर्फ आउँदै गरेको से पाँच प सात सय साठी नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको से तिन प अन्ठानब्बे नब्बे नम्बरको स्कुटर ठोकिँदा मोटरसाइकल चालक कैलालीको नगर नौ बस्ने वर्ष तेत्तिसका सुन्दर चौधरी र स्कुटरमा सवार कैलालीकै जोशीपुर चार बस्ने वर्ष बाइसका अमर चौधरी घाइते भएका हुन् सुन्दर चौधरीको अवस्था गम्भीर रहेकाले टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने अमर चौधरीको टिकापुर अस्पतालमा उपचार भइरहेको छ मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा रहेका छन् यस्तै अछाममा दिउँसो पाउने एक बजीतिर मोटरसाइकल पल्टिँदा तीनजना घाइते भएका छन् बाजुराबाट अछामको साँफेतर्फ आउँदै गरेको तीनजना सवार सिए दुई प आठ सय अठार नम्बरको मोटरसाइकल सापेबगर नगरपालिका छ स्थित सडकमा अनियन्त्रित भई नालीमा पल्टिँदा चालक सापेबगर नगरपालिका छ बस्ने वर्ष बाइसका रूप सुनार सोही ठाउँकी वर्ष अडतिसकी पवित्र सुनार र वर्ष अठाइसकी लक्ष्मी सुनार घाइते भएकी हुन् तीमध्ये पवित्रलाई बयलपाटा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने दुईजनाको बयलपाटा अस्पतालमै उपचार भइरहेको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज